डाक्टर भगवान कोइराला नेतृत्वको सोह्र सदस्यीय चिकित्सकहरूको टोली डडेलधुरामा टोलीले आजदेखि शुरू हुन लागेको निशुल्क मोटरोग शिविरमा बिरामीहरूको उपचार गर्ने सैनिकको प्रेम अस्वीकार गर्दा मिनाको हत्या भएको प्रारम्भिक अनुसन्धान अनुसन्धान प्रहरीमाथि नै केन्द्रित भएको स्रोतको दावी स्ट्रेचर अभावमा बझाङका महिलाहरूले प्रसव पीडामा छटपटाउनु पर्ने बाध्यता जिल्ला प्रशासन कार्यालय कैलालीमा चारजना अधिकृतको जिम्मा एकैको थाप्लोमा र सात सय पचास मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना किवदन्ती बन्दै बन्ने हल्ला सुरु भएको बेला जन्मिएकाहरू बुढ्यौली उमेरमा टेक्दै प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेपालका चर्चित चिकित्सक डाक्टर भगवान कोइराला नेतृत्वको एक टोली डडेलधुरा पुगेको छ डडेलधुरामा आजदेखि आयोजना हुन लागेको दुई दिने निशुल्क मुटुरोग शिविरका लागि वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डाक्टर कोइराला नेतृत्वको सोह्र सदस्यीय टोली हिजो साँझ डडेलधुरा पुगेको हो उपक्षत्रीय अस्पताल डडेलध्रमा आयोजना हुन लागेको निशुल्क मुटुरोग शिविरमा डाक्टर कोइराला नेतृत्वको सोह्र तथा उपक्षत्रीय अस्पतालको बेस गरी छत्तीस जनाको जम्बो टोलीले मुटुरोगीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उपक्षेत्रीय अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिएका छन् उपचारका लागि सुदूरपश्चिमका प्राय सबै जिल्लाबाट एक भन्दा बढ़ीले नाम दर्ता गराएका छनृ शिविरमा बिहान आठ बजेदेखि उपचार सेवा शुरू हुँदैछ उपचारका लागि बिहान चार बजीबाट बिरामीहरूको लाइन लागेको छ सेभ द ओमेनको आयोजनामा स्थानीय गैर सरकारी संस्था रुडोकले जयन्ती मेमोरियल ट्रस्ट संघको संयोजनमा सांसद आर्जु राणा देउबाको निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत विनियोजित बजेटमा डाक्टर कोइराला सहितको डाक्टरहरूको समूहबाट बिरामीहरूको उपचारको व्यवस्था गरेको हो शिविर आयोजना हुन लागेको भर्खरै मात्र थाहा पाउनु भएको छ भने आज पनि टेलिफोन मार्फत नाम दर्ता गराएर उपचार सेवा लिन सक्नुहुनेछ शून्य छ्यानब्बे चार दस तीन बहत्तर र शून्य छ्यानब्बे चार दस तीन त्रिहत्तरमा सम्पर्क गरी फोन मार्फत नै नाम दर्ता गराउन सक्नुहुनेछ भोलिसम्म उपचार सेवा राखिएको छ सैनिक जवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा डोटीमा बीस वर्षीय युवतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ पसनाली गाविस छ कि बीस वर्षीय युवती मीना साउदलाई शुक्रबार राति आठ बजेतिर भान्सामा चाउचाउ पकाइरहेका बेला गोली लागेको थियो गोली लागेर गम्भीर घाइते मीनाको अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको थियो मीनाको हत्याका विषयमा भएको अनुसन्धानमा मीनालाई लागेको गोली सेनामा प्रहरीको पेस्तोलबाट हानिएको आशंका प्रहरीको छ धनगढ़ीको चौराहामा फुपूको घरमा बसेर सुदूरपश्चिमाञ्चल एकेडीमा बीएड प्रथम वर्षमा पढ्दै गरेकी मिना गर्मी विदा कटाउन जेठ सोह्र गते डोटीको पसनाली स्थित आफ्नो घर गएकी थिइन् मिनाकी फुपू दुर्गा साउदका अनुसार मीनालाई नेपाल प्रहरीका एक जवानले फोन गरिराख्ने गरेको बताएकी छिन् अनुसन्धान प्रहरीतर्फ नै केन्द्रित भएको स्रोतको दावी छ परिवारमा मीना एक्ली छोरी हुन् मीनाको बुवाको मृत्यु भइसकेको छ भने परिवारमा आमा प्यारालाइसिस भएका बाजे र बजे मात्र रहेका छन् बझाङको जयपृथ्वी नगरपालिका चैनपुरमा हिजो एउटा दृश्य देखियो त्यो दृश्य थियो सुत्केरी हुन लागेका हुनको लागि एक महिलाले हिँड्दै नौ घण्टापछि अस्पताल पुगेको उनी प्रसव व्यथामा थिइन् उनलाई पीड़ाको छटपटाहट थियो तर चारैतिर चाहर्दा उनलाई बोक्नको लागि चाहिने स्ट्रक्चर कहीँ भेटिएन उनका श्रीमानले सबै ठाउँ चाहरे तर कहीँ भेटेनन् भएको एम्बुलेन्स पनि जिल्ला बाहिर परिवारलाई के गर्ने भन्ने चिन्ता पर्यो त्यसपछि उनलाई छिमेकी दुई महिलाले हिँडाउँदै नौ घण्टापछि पीड़ामा छटपटाइरहेकी महिलालाई अस्पताल पुर्याए बझाङ सदरमुकामको जयपृथ्वी नगरपालिका वडा नम्बर एघार बस्तीकी तीस वर्षीय सरस्वती सिंहको घटना हो सदरमुकाममै यस्तो अवस्था छ गाउँका महिलाहरूको अवस्था के होला सुत्केरी हुने महिलाहरूको ज्यान निकै खतरामा रहेको पत्रकार डीबी विष्टले बताएका छन् जिल्ला बाल कल्याण समिति डोटीको हिजो बसेको बैठकले आफ्नी श्रीमती हत्या अभियोगमा कैद भुक्तान गरिरहेका गाँजरी गाविस दुईका महासिंह कुवरका एघार वर्षीय छोरा तेज बहादुर कुवर र सात वर्षीय छोरी भगवती कुवरलाई उचित लालन पालन र शिक्षाका लागि एसओएस बालग्राम धनगढ़ी कैलालीमा पठाउने निर्णय गरेको छ यसैबीच जिल्ला बाल कल्याण समितिको उक्त बैठकले आफ्ना अभिभावक गुमाएका सरस्वती नगर गाविस दुई बस्ने उन्नाइस नौ वर्षीय प्रकाश थापा मगरलाई निजकै माइजू नाता पर्ने ललिता देवी थापा मगरलाई र सरस्वती नगर एक बस्ने पन्ध्र वर्षीय पूजा मल्ल र तेह्र वर्षीय राजेन्द्र मल्ललाई सोही ठाउँ निवासी हेमा मल्ललाई संरक्षकको जिम्मेवारी दिने निर्णय समेत गरेको पत्रकार झलकपालीले जनाएका छन् जिल्लाको प्रमुख प्रशासकीय प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालय कैलालीमा चारजना अधिकृतको जिम्मेवारी एउटै अधिकृतले सम्हालिरहनु भएको छ जसका कारण सेवाग्राही भने मारमा परेका छन् प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी र तीनजना प्रशासकीय अधिकृतको जिम्मेवारी एउटै प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले सम्हाल्नु परेकाले प्रशासनले दिने सेवामा ढिलासुस्ती भएको छ महत्वपूर्ण कामकाजमा कागजातमा हस्ताक्षर गर्ने एकजना मात्रै अधिकारी हुँदा सानो सानो कामका लागि पनि सेवाग्राहीले घण्टौं कुर्नुपर्ने बाध्यता रहेको छ जिल्ला प्रशासन कार्यालयमा चारजना प्रशासकीय अधिकृतको दरबन्दी रहेकोमा तीनजना मन्त्रालयले नै पठाएको छैन कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँलाई गृह मन्त्रालयले एक हप्ताका लागि काजमा बोलाएको र सहायक प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह केही दिन अघि यता डडेलधुरामा सर्व भएको थियो पश्चिम सेती जलविद्युत परियोजना निर्माणमा अन्यौन हुँदा यो परियोजना एकादेशको कथा बन्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा लिएको पश्चिम सेती जलविद्युत आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् यो आयोजना बन्ने लोडसेडिङको मारमा खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने मात्र नभई वर्षौंदेखि पिछड़िएका राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई लाभ पुग्नेछ तर आयोजनाको विषयमा कुनै टुङ्गो नलाग्दा आफूहरू दुखित भएको डोटीको लाटामण्डोका स्थानीय प्रेमबहादुर बलायरले बताएका छन् पश्चिम सेती बन्ने हल्ला शुरू भएको समयमा जन्मेका मानिसहरू केही वर्षमै बुढ्यौली उमेरले छुँदैछ तर पश्चिम सेती बन्ने हल्ला हल्लामै सीमित रहेको छ परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ स्थानीयवासीहरू थ्री गर्जे संघको प्रारम्भिक सम्झौतापछि पनि विश्वस्त हुन सकेका छैनन् निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी रही ढंगले काम शुरू गर्नुपर्ने स्थानीयको माग रहेको छ नेकपा माओवादीले राज्यलाई कर छली गरेको भन्दै एनसेल कल सेन्टर कार्यालय धनगढ़ीमा आक्रमण गरेको छ निजी क्षेत्रको सेवा प्रदायक कम्पनी एनसेलले हालसम्म बाइस अरब रकम राजस्व छली गरेको भन्दै कार्यवाही गरेको माओवादी पार्टीले विज्ञप्तिमा जनाएको छ एनसेल कल सेन्टर कार्यालयको सिसा फुटेर सामान्य क्षति भएको जनाइएको छ राज्यलाई बुझाउनुपर्ने कर नतिरेमा फेरि पनि कड़ा कार्यवाही गरिने चेतावनी माओवादीले दिएको छ लगातार पानी पर्दा सरुवारोगको जोखिम उच्च भएकाले खानपान र सरसफाईमा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् लगातार पानी पर्दा पानीजन्य रोगले महामारीको रूप लिन सक्ने भन्दै सचेत हुन डाक्टरले सल्लाह दिएका हुन् कुनै समय असर नगर्ने ब्याक्टेरियाले अहिले मानिसमा विभिन्न रोगको जोखिम बढ़ाएको डाक्टर शेरबहादुर पुनले बताउनु भएको छ उहाँका अनुसार हैजा लाग्ने किटाणु अहिले नदीका आसपासमा सक्रिय हुन थालेका छन् यसले भविष्यमा खतरनाक रूप लिन सक्ने भएकाले अहिलेदेखि नै सावधानी अपनाउन आवश्यक भएको उहाँको भनाइरहेको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरिने कार्य विरूद्ध आज विश्वभर बाल श्रम दिवस बाल श्रम विरुद्धको दिवस मनाइँदैछ श्रम विरूद्ध सामाजिक सचेतना सरोकार बढ़ाउने उद्देश्यले हरेक वर्ष जुन बाह्र तारिकमा विश्वभर यो दिवस मनाउने गरिन्छ बालबालिकालाई घरेलु श्रमिकका अलावा औद्योगिक श्रमिकका रूपमा समेत जोखिमपूर्ण काममा लगाउने कदमको विरूद्ध विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ बाल श्रम विरूद्धको यस विश्व दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ दिवसको अवसरमा जनचेतना अभियानहरू सञ्चालन गरिँदैछन् जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जिल्लामा सञ्चालनमा रहेका विभिन्न कार्यक्रम अन्तर्गतका योजनाहरूको अनुगमन गरेको छ जिल्लामा खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गतका कार्यक्रम तथा साना सिंचाई योजना र युवा लक्षित कार्यक्रमको संयुक्त अनुगमन गरिएको हो अस्सी ग्राम गाविस नौ धौलाकोटमा कृषकहरूले निर्माण गरेका टनेलहरूमा गरेका गोलभेडा खेती आफूहरूका लागि उपयोगी बनेको स्थानीय किसानहरूले बताएका छन् अस्सी ग्राम नौ धौलाकोटमा स्थानीय कृषकहरूले बाइसवटा टनेल निर्माण गरेका र टनेलमा गोलभेडा लगाएको अनुगमनका क्रममा देखिएको छ हावाहुरी तथा असेनाका कारण आलितालमा ठूलो क्षति भएको छ आलितालको भित्री सैन्य ध्याडी र पर्स्युलमा ठूलो क्षति पुर्याएको स्थानीय शिक्षकका भानबहादुर सुनारले जानकारी दिनुभएको छ हावाहुरीले भित्री सैनका कर्कट पाता लगाएको दुईजनाको घरको छाना उडाएको स्थानीय अम्मर दमाईले बताएका छन् यसै गरी असिनाले बालिनाली पूर्ण रूपमा क्षति पुर्याएको छ हावाहुरीले बिजुलीको पोल तथा तारहरूमा क्षति पुर्याएपछि हिजो दिउँसो दुई बजेदेखि विद्युत लाइन समेत पूर्ण रूपमा बन्द भएको जनाइएको छ डडेलधुरा जिल्ला आगामी पाँच वर्षमा पूर्ण सरसफाईयुक्त जिल्ला बन्ने भएको छ राष्ट्रिय सरसफाई सप्ताहको अन्तिम दिन शनिबार डडेलधुरामा आयोजना गरिएको कार्यक्रममा पाँच वर्षे पूर्ण सरसफाई रणनीतिक योजना समेत सार्वजनिक गरिएको छ विक्रमसम्म दुई हजार सतहत्तरसम्ममा जिल्लालाई पूर्ण सरसफाईयुक्त हुने रणनीतिक योजनामा उल्लेख छ अस्सी ग्राम गाविस गाविसका छ समैजी गाविसका सात अमरगढ़ी नगरपालिकाका दुई अजमेर गाविसका दुई र भगरकोट गाविसका तीन विद्यालय गरी जिल्लाका बीसवटा विद्यालयहरूमा पूर्ण सरसफाई सम्बन्धी सामग्री वितरण गरिने निर्णय गरिएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको छ कैलालीको खानी डाँडामा जीपले ठक्क ठक्कर दिँदा एक पैदल यात्री घाइते भएका छन् कैलालीबाट डोटीको गोपघाटका लागि हिँडेको अस्थायी नम्बर प्लेटको ना अब एक छ चार तीन नम्बरको जीपले हिजो बिहान साढे दस बजेको समयमा ठक्कर दिँदा पैदल यात्री डोटीको घाँगल घर भएका पचपन्न वर्षीय अम्बर बहादुर सुनार घाइते भएका हुन् उनको सेती अञ्चल अस्पताल धनगढ़ीमा उपचार भइरहेको छ ठक्कर दिने जीप र चालक प्रहरीको नियन्त्रणमा रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ अब आज दिउँसोको मौसमी पूर्वानुमान साधारणतया आज दिउँसो पूर्वी क्षेत्रसँगै मध्य र पश्चिमी क्षेत्रका पहाड़ी भेगमा तथा बाँकी भागहरूमा आंशिक बदली हुनेछ यसका साथै देशका केही पहाड़ी भेगमा र थोरै अन्य क्षेत्रमा समेत सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक डाक्टर भगवान कोइराला नेतृत्वको सोह्र सदस्यीय चिकित्सकहरूको टोली डडेलधुरामा टोलीले आजदेखि सुरु हुन लागेको निशुल्क मोटरोग शिविरमा बिरामीहरूको उपचार गर्ने सैनिकको प्रेम अस्वीकार गर्दा मिनाको हत्या भएको प्रारम्भिक अनुसन्धान अनुसन्धान प्रहरीमाथि नै केन्द्रित भएको स्रोतको दावी स्ट्रेचर अभावमा बझाङका महिलाहरूले प्रसव पीडामा छटपटाउनु पर्ने बाध्यता जिल्ला प्रशासन कार्यालय कैलालीमा चारजना अधिकृतको जिम्मा एकैको थाप्लोमा र सात सय पचास मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना किवदन्ती बन्दै बन्ने हल्ला सुरु भएको बेला जन्मिएकाहरू बुढ्यौली उमेरमा टेक्दै समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा Facebook dot com slash Radio Unity र ट्विटरमा Twitter dot com slash Radio Unity डिडिएलमा जानुहोला लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार